नमस्कार रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तकमाला आज पनि सुरु भइसकेको छ मदन भण्डारी सधैँझै छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्नको निमित्त उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा देवेन्द्र अधिकारीजीले साथ दिइरहनु भएको छ एकानब्बे दशमलव छ मेगा आर्सको ध्वनि तरङ्गमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot radiovision dot com dot NP log in गरेर संसारभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ श्रोता पर्छ सम्झेर बेला बेला सोचेकै थिइनँ अह पर्छ सम्झेर बेला बेला सोचेकै थिइनँ यसरी गर्लान् छोराछोरीले हेला सोचेकै थिइनँ आँखा बेची छोरालाई सहर पढ्न पठाएको थिएँ आज उपहारमा चस्मा ल्याइदिएला सोचेकै थिइनँ ओहो यो निकै नै मार्मिक मुक्तक मुक्तकार गोविन्द लाफालीजीको उदयपुर उहाँको घर हो मुक्तकार गोविन्द लाफालीजीका यिनै मनसुनी मुक्त खरबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यो बसाईमा पनि तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँग छन् तपाईँ यही मुक्त कार्यक्रमको अन्त्यसम्म पनि म वाचन गर्नेछु आजको कार्यक्रममा तपाईँले हामीलाई पठाउनुभएका मुक्तकहरूमध्येबाट मैले मुक्तक लिँदै गर्दा तपाईँको मुक्तक लिन सकिनँ भने हामीलाई सुन्दै गर्नुहोला तपाईँको मुक्तक म अर्को अङ्कमा पक्कै लिनेछु तपाईँहरूले पठाउनु भएको मायाले पठाउनु भएको मुक्तक हामीसँग सुरक्षित रहनेछ ढिला नगरी कार्यक्रममा म मुक्तक नै लिन्छु हामीलाई सुन्दै रहनुहोला सँग सँगसँगै रहनुहोला माछा आखिर माछा नै हुन् कुन ठुला कुन भुरा माछा आखिर माछा नै हुन् कुन ठुला कुन भुरा धारहरू उस्तै हुन्छन् कुन कर्द कुन छुरा नठान्नु बुढाहरू हिमाल चढ्नै सक्दैनन् तयार छ जब मन भने नाथे उमेरको के कुरा हो नि मनले आँट्यो भने उमेरको के कुरा यो मुक्तक मुक्तकार प्रकाश बस्नेत गफाडीजीको उहाँको भर्खरै अहिले पाठकहरू समक्ष हजारको नोट मुक्तक संग्रह आएको छ प्रकाश बस्नेत गफाडी बडो गसबको मुक्तक लेख्नुहुन्छ मुक्तक प्रतिको यो प्रेम उहाँको पुरानै हो अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ श्रोता सौगात रिजालजीको बुझ्दैन को सच्चा किसान अन्जान दिन्छ बुझ्दैन को सच्चा किसान अन्जान दिन्छ भिराएर काउसोको माला सम्मान दिन्छ यहाँ सच्चा किसानले बिउ पाएको छैन अरे मास्टरलाई ट्र्याक्टर अनुदान दिन्छ आजको कार्यक्रममा श्रोता यस्तै मिठा गजब गजबका मुक्तक छन् तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ पक्कै पनि यो मुक्तक सुरुगात रिजालजीको थाक्रे गाउँपालिका वार्ड नम्बर दुई सिमले धादिङ उहाँको घर हो मुक्तक मिठो लेख्नुहुन्छ आउँदै गर्नुहुन्छ मुक्तक मालामा अर्को मुक्तक छ मसँग सुरेश जागरीजीको सुख टाढा दुःख जति नजिक हुन सक्छ सुख टाढा दुःख जति नजिक हुन सक्छ फेरि घाउ बल्झेर पीडा अधिक हुन सक्छ ए निष्ठुरी के उपाय छ भने भनिदेऊ मलाई मेरो दिलको घाउ कसरी ठिक हुन सक्छ अर्को सुन्दर मिठो मुक्तक सुरेश दुर्गा दुर्गाथली गाउँपालिका छ बझाङ उहाँको घर हो सँगसँगै म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ श्रोता राज समर्पण साहीजीको परिवार पाल्न सात समुद्र तर भन्नेहरूलाई परिवार पाल्न सात समुद्र तर भन्नेहरूलाई स्वदेशमा लगानी गर्दैन गर भन्नेहरूलाई सरकार अवसर जुटाइदिए केही गरेर देखाउँछु यहाँ के पो गर्न सकिन्छ र भन्नेहरूलाई यो मुक्तक राजु समर्पण साईजीको जाजरकोट उहाँको घर हो मुक्तक सुन्दर ढङ्गले उहाँले हामीलाई पठाउनु भयो हामी सुन्छौँ कार्यक्रममा आऊ भने श्रोता पहिलो साङ्गीतिक कोसेली मसँग मुक्तक छ गगनधामी गम्भीरजीको बजाङ उहाँको घर हो गगन धामी गम्भीरजी पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष मुक्तक गजबको लेख्नुहुन्छ उहाँको मुक्तक मुक्तक सँगसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता विश्वास गर मेरो सत्य वचन फेरिने छैन विश्वास गर मेरो सत्य वचन फेरिने छैन हाम्रो चोखो मायाको बन्धन फेरिने छैन सास रोकिएला बरु यो जुनी फेरिएला तर तिमीलाई माया गर्ने मन फेरिने छैन मसँग आँट्न सक्छु म तिमी मसँग भैदि जे सुकै आँट्न सक्छु म हेरेर लाग्दछ बाँच्न सक्छु म तिमी मसँग भइदिए बोलेर सत्य तिमीलाई पाइन भने छ कसम बोलेर सत्य तिमीलाई पाइन भने छ कसम बोलेर सत्य तिमीलाई पाइ भगवानलाई ढाट्न सक्छु म ती गगन धामी गम्भीरजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा सुनिरहनु भएको छ मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ आजको यस कार्यक्रममा म तपाईँहरूकै मुक्त खरबहरू आलो फालो लिइरहेको छु श्रोता बनाएर जो हराभरा जीविका चलाउँछु बनाएर जो हराबरा जीविका चलाउँछु फोरी ढुङ्गा काटी चरा जीविका चलाउँछु हलो र जुवा बनाई कृषिमा ज्यान लगाई जोतेर यी खेतका गरा जीविका चलाउँछु वाह यो मुक्तक सुनिल राणा बिरहीजीको श्रोता वनगाड कुपिण्डे तिन सल्यान उहाँको घर हो मैले मुक्तकको सिलसिला सुनिल राणा मुक्त मुक्तकरापहरूसँगै पुनः सुरु गरेँ अर्को मुक्तक मसँग छ विष्णु उपरकोटी प्रलयजीको खास गरी त्यो पल कुन खालको रह्यो प्रश्न नगर्नुहोला खास गरी त्यो पल कुन खालको रह्यो प्रश्न नगर्नुहोला यार केही रात त मर्दै बाँच्दै बितेर गयो प्रश्न नगर्नुहोला जसको पोलेको आँगनमा मेरो दङ्ग जन्ती हेर्न चाहन्थेँ म उसकै बिहेमा लुकन्ती जाँदा कस्तो भयो प्रश्न नगर्नुहोला प्रश्न नगर्नुहोला भन्नुभएको छ प्रश्न गर्नै मिलेन मैले पनि विष्णु बरकोटी प्रलयजीको यो मुक्तक कुविन्डे खोटाङमाको घर हो अर्को मुक्तक छ श्रोता मसँग मुक्तकार हुनुहुन्छ गगन भावुकजी कदापि नसोच्नुहोस् सधैँ कठिनाई आउँछन् कदापि नसोच्नुहोस् सधैँ कठिनाई आउँछन् अनि जिन्दगीभर कष्टकर भोगाइ आउँछन् प्रगतिको पथमा हिँड्दा हो खुट्टा तान्ने भनेको सफलताको चुलीमा पुगेसित बधाई आउँछन् हो नि यो मुक्तक गगन भावुकजीको बसङ उहाँको घर हो काठमाडौँमा हुनुहुन्छ अहिले मुक्तक वा गजबको लेख्नुहुन्छ अर्को मुक्तक मसँग छ सिसा थारूजीको झापा दोलाबारी उहाँको घर हो ए बा ए आमा चाहे घृणाले चाहे मायाले हेर ए बा ए आमा चाहे घृणाले चाहे मायाले हेर सन्तान हुँ बिन्ती छ नमार्नुहोस् झरैदेखि मौका दिएर हेर्नुहोस् संसारमा जन्म दिएर हेर्नुहोस् छोरा सरह छोरी पनि अघि बढ्न सक्छ डटेर वाह अर्को मिठो मुक्तक सुन्दर मुक्तक सिसा थारूजीको हजुर झापा धुलाबारी उहाँको घर हो आउँदै गर्नुहुन्छ यसरी नै मिठो प्रेम बाँड्दै गर्नुहुन्छ हामीलाई अर्को मुक्तक छ श्रोता मसँग जिज्ञासु पौडेल तिलकजीको नै लागिसकेको थियो झन् छिनाल्न दियो नै लागिसकेको थियो झन् छिनाल्न दियो यति धेरै बलियो विश्वास र मन छिनाल्न दियो सम्मानको भोको रहेछ यति पनि ख्याल राखेन फुलमाला लगाउने लोभमा गर्थन छिनाल्न दियो मनै चसक्क बनाउने मुक्तक मुक्तकार जिज्ञासु पौडेल तिलकजीको बुटवल उहाँको घर हो अर्को मुक्तक छ मसँग टेकराज कडायतजीको हामी टेकराज कडायतजीका मुक्तकारहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली सुन्छौँ श्रोता मेलेख गाउँपालिका छ सोडसा अछाम उहाँको घर हो टेकराजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई सधैँ एकनाश हुँदैन जीवन परिवर्तन हुन्छ सधैँ एकनाश हुँदैन जीवन परिवर्तन हुन्छ धेरै कुरा सोचिन्छ अनि मन परिवर्तन हुन्छ अधिक चोट सहनुपर्छ साँचो माया गुमाउँदा व्यर्थै दुख्छ यो मुटु छन्छन् परिवर्तन हुन्छ रहे खेल हीरा मनैमा रेखेको तिर्सना हो मनैमा रेखेको तिर्सना पो हरियाली पोहोर सालै पाली मनै छरेकीको बिर्सना ओ, मनै छरेकीको तिर्सना मन रहे पो माया प्रीति राखे पनि मुहान सरी फुर्दो रहेछ मन जति बाँधी राखे पनि मुहान सरी फुर्दो रहेछ मन गङ्गा जति बगे पनि गङ्गा जति बगे पनि आफै भित्र सुक्दो रहेछ मन जति शिखर टेके पनि उल्कासरी खस्तो रहेछ मन जित्न सबलाई जिते पनि जित्न सबलाई जिते पनि आफैसँग हर्दो रहेछ मन मन रहे पो माया प्रीति सुन्दर कोमल मनलाई यति सुन्दर कोमल मनलाई कसले त्यसै भाँचु भन्थ्यो र बुझ्नै पर्ने कुरो एउटै साँचो माया हराउँदैन अर्काको मना भाची अर्काको मन बाँची आफ्नै मन त पलाउँदैन रहे पो माया प्रीति हाँस खेल हिरा मोती मनै मरेको मनै मरेखीको तिर्सना मन फुले पो टेकराज कडायाचीको मुक्तक मुक्तक सँगसँगै तपाईँले यो गीत सुन्नुभयो रेडियो भिजनमा सुन्नुभयो मुक्तक माला श्रोता सुन्दै हुनुहुन्छ तपाईँहरू मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ सुन्ने चाह हुँदाहुँदै तपाईँले सुन्न छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot spot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम तपाईँले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेसन नेपाली अडियो बुकमा पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ आजको यो वसाइमा म तपाईँहरूले नि मायाले स्नेहले पठाउनुभएका मुक्त खराबहरू आलो पालो लिइरहेको छु श्रोता उसैको सधैँ बाँचुन्जेल भर पर्छ मान्छे उसैको सधैँ बाँचुन्जेल भर पर्छ मान्छे जो साथ र सहयोगमा टाढा सर्छ मान्छे जीवनभर साथको आश कोसँग गर्नुहुन्छ मरेको मुर्दा लिँदा त काँध फेर्ने गर्छ मान्छे यो मुक्त मुक्तकार प्यारे अभिजीको उहाँको घर बान्नेगढी जयगढ गाउँपालिका अछाम हाल कोहलपुर बाँकेमा हुनुहुन्छ प्यारे अभिजी मुक्तक मालाको यो बसाइमा यसरी आउनुभयो कार्यक्रममा मैले मुक्तकको सिलसिला पुनः सुरु गरेँ अर्को मुक्तक छ मसँग श्रोता प्रकाश पाठकजीको छे भाग्यमा विश्वास गर्ने खाले हैरान बनाउँछे छे भाग्यमा विश्वास गर्ने खाले हैरान बनाउँछे काहीँ जान थाले केही गर्न थाले हैरान बनाउँछे हे भगवान ज्योतिष विद्या कसले सुरुवात गरियो हात हेराउन भनेर प्रेमिकाले हैरान बनाउँछे यसरी प्रेमिकाले हैरान बनाउनु भएको छ मुक्तकार हुनुहुन्छ प्रकाश पाठकजी कपिल वस्तु उहाँको घर हो अर्को मुक्तक छ मसँग श्रोता सुदव श्रेष्ठजीको तिमलाई जिउन दिएर तिम्रो जिन्दगी मलाई टाढा जान मन छ तिमीलाई जिउन दिएर तिम्रो जिन्दगी मलाई टाढा जान मन छ बरु मेरो आफ्नै जीवन भगवान्लाई चढाइ टाढा जान मन छ हो जीवनमा तिमीले जस्तै मैले पनि रुवाएँ होला कति कति अब माया तिमीलाई अन्तिमपल्ट रुवाई टाढा जान मन छ त्यो मुक्तक सुदप श्रेष्ठजीको युएसएबाट यसरी मुक्तक मालामा आउनुभयो निकै लामो समय पश्चात आउनुभयो मार्मिक मुक्तकको साथमा आउनुभयो नेपालको ठेगाना भने लेख्न भयो अर्को मुक्तक मसँग छ श्रोता पुष्प आरजेजीको एक दिन म मरेँ भने शमशिर हुने कति होलान् एक दिन म मरेँ भने शमशिर हुने कति होलान् एकान्तमा आँसुले परेलित हुने कति होलान् मेरो लास आर्यघाटमा जब चल्छ र सकिन्छ श्रद्धाञ्जलीका तस्विरहरूमा छुने कति होलान् पुष्प आर्जेजी जुरोपानी नौ छापाबाट मार्मिक ढङ्गले आउनुभयो उहाँ पनि मुक्तक मालाको व्यवसायमा अर्को मुक्तक मसँग छ सन्तोष भट्टराईजीको भन्छन् जिउने आधार पैसा पठाएपछि भन्छन् जिउने आधार पैसा पठाएपछि तिमी हौ भन्छन् संसार पैसा पठाएपछि यति बुझे आफ्ना भन्नेहरू आफ्नो हुँदैन खुसी हुन्छन् परिवार पैसा पठाएपछि सन्तोष भट्टराईजी खाँची माला रानी साथबाट यसरी आउनुभयो मुक्तक मालाको यो बसाइमा अर्को मुक्तक छ मसँग श्रोता बसन्त हरियालीजीको हामी बसन्त हरियालीजीका मुक्त खराबहरूसँगै अब अर्को एउटा गीत सुन्छौँ कमल बजार नगरपालिका अछा मुहाको घर हो बसन्त हरियालीजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता धोकै धोका खाइयो घरबार जोड्न सकिएन धोकै धोका खाइयो घरबार जोड्न सकिएन यो जिन्दगी अर्कै बाटोतिर मोड्न सकिएन छोड्नै पर्छ मलाई भन्ने दबाब दिए छोडिदिए उसलाई छोडे पनि मदिरा छोड्न सकिएन पिउँदिन भन्दा भन्दै बिलायो साथीले तिमीले म छु भनी भरो दिलायो साथीले दिलायो साथीले लिएर नसा चढ्दा के होसमा हुन्थ्यो कोही के होसमा हुन्थ्यो कोही बेहोसीमै पनि नजर मिलायो साथीले बेहोसीमै पनि नजर मिलायो साथ दिलायो साथीले दिलायो साथीले म छु भनी भरोसा दिलायो साथीले दिलायो साथीले दुई दिनको जिन्दगीमा मरेर लानु के छ दुई दिनको जिन्दगीमा मरेर लानु के छ दुई दिनको जिन्दगीमा मर छ भन्दै तानेर सँगै नचायो साथीले भन्दै तानेर सँगै नचायो साथीले माछु भनी भरोसा दिलायो साथीले दिलायो साथीले साथ लायो साथीले लायो साथीले वसन्त हरियालीजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनमा मुक्तक माला सुन्दै हुनुहुन्छ म मुक्तक तपाईँकै लिइरहेको छु यो जिन्दगीको केही भर पनि छैन यो जिन्दगीको केही भर पनि छैन मान्छेहरूमा कोही अमर पनि छैन केही समय साथ दिन्छु भनेकी चाहिँ उसले मलाई धेरै बाँच्ने रहर पनि छैन ओहो हो यो अर्को मार्मिक मुक्तक दिनेश तामीजीको बसाङ उहाँको घर हो मुक्तकार दिनेश तामीजी बडो दमदार मुक्तक लेख्नुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता भावना मन्जुजीको सम्झिन्न कोही सम्झिन्छु सदा आफन्त मैले चाहिँ सम्झिन्न कोही सम्झिन्छु सदा आफन्त मैले चाहिँ कसरी नाता जोगाउँ अब अनन्त मैले चाहिँ रमेको देख्छु स्वतन्त्र उडी पन्छी चाहिँ हुने त सजाय भोग्न पर्ने हो किन जीवन त मैले चाहिँ भावना मन्सुजी उहाँ पनि मिठो मुक्तक लेख्नुहुन्छ विराटनगर तिन बुद्ध चोकबाट मुक्तक मालाका पछिल्ला अङ्कहरूमा निकै मिठो प्रेम बाँडेर आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता दिनेश बिसिजीको म तिम्रो नजिक आउने बहाना खोजिरहन्छु म तिम्रो नजिक आउने बहाना खोजिरहन्छु के मिठो माया पाउने बहाना खोजिरहन्छु तिमी खोज्यौ झगडिने न्यु मसँग सधैँ जसो म तिमीलाई फकाउने बहाना खोजिरहन्छु यो मिठो मुक्तक दिनेश पिसिजीको चौपुने गाउँपालिका चार सुर्खेत उहाँको घर हो हाल उहाँ सुर्खेतमै हुनुहुन्छ अर्को मुक्तक छ मसँग मोहन भाग प्रवासी मनोजीको तिम्रै चिन्ता तिम्रै पीर मुट्टु छ तिम्रै चिन्ता तिम्रै पीर मुट्टु छ सम्झना जति आखिर मुटुभरि छ तिमीले बिर्सिएर जिन्दगी सकिने होइन तिमी छैनौ तिम्रो तस्बिर मुट्टु छ मोहन बाग प्रवासी मनोजी बुनपा दस बसाङ उहाँको घर हो हाल भारत बेङ्गलोरबाट यसरी आउनुभयो निकै सुन्दर मिठो मुक्तकको साथमा अर्को मुक्तक मसँग छ श्रोता भीम सुवेदीजीको प्रत्येक पल इतिहास हो केही न केही घटना हुन्छ प्रत्येक पल इतिहास हो केही न केही घटना हुन्छ घटनालाई सुखद पार्न हर कोहीको सपना हुन्छ तितो हुन्छ मिठो हुन्छ दुःख पीडाको अनुभव हो त्यही अनुभव खोरेर पो केही न केही सिर्जना हुन्छ सुवेदीजी अर्जुन धारा तीन साताका मुक्तकार हाल मरुभूमितिर गएको बखतबाट मुक्तक लेखेर पठाएको भनेर पठाउनु भएको छ मुक्तक मेलाको सुरुवाती दिनहरूमा आजभन्दा पाँच छ वर्ष अगाडिदेखि नै उहाँ नियमित रूपमा हामीहरू समक्ष आउनुहुन्छ यसरी नै मिठो माया बाँडेर अर्को मुक्तक छ श्रोता मसँग एकराज भट्टराईजीको हामी उहाँको मुक्तक सँगसँगै अर्को एउटा गीत सुन्छौँ एकराज भट्टराईजीको घर मोरङ हो एकराजजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता कसम क्रिया खाएकाहरूले छोडेर जान्छन् कसम क्रिया खाएकाहरूले छोडेर जान्छन् सोच्दै नसोची आएकाहरूले छोडेर जान्छन् त्यसैले आफ्नै छायासँग शङ्खा लाग्छ अचेल यहाँ सात फेरा लागेकाहरूले छोडेर जान्छन् मैले बामा रोजेको मायाले मलाई धो मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दि मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दि मन की त गुरु पुरै रहेछ रूपमा त साह्रै राम्री थिए मनकी त साह्रै रहे छ रूपमा त साह्रै राम्री थिए मैले बामा तागेर रोजेको मायाले मलाई धोका दिए बाले भन्थे यो तेरो प्रेम दुई दिनमै झर्ने फुल हो भनेर बाले भन्थे यो तेरो प्रेम दुई दिनमै झर्ने फुल हो भनेर आमाले भन्थिन् ए छोरा वैशाखको ठुलो यो भुल हो भनेर सुनिन मैले कसैको कुरा माया नै मेरो सब थोक भनेर मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दिए एकराज भट्टराईजीको मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो श्रोता मुक्तक मालामा सुन्नुभयो थोरै अस्वस्थ रहँदा रहँदै पनि कार्यक्रमको अन्त्यसम्म तपाईँहरूसँगै सँगै रहेँ आजलाई भने कार्यक्रम मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै तपाईँले पठाउनुभएका बाँकी मुक्त खरबहरू मसँग सुरक्षित छन् श्रोता अर्को अर्को बसाइमा पक्कै लिनेछु हामीलाई सुन्दै रहनुहोला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि सल्लाह सुझाव प्रतिक्रिया बाँड्न मनभयो मुक्तक पठाउन मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया तपाईँले पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समेसनका निमित्त देवेन्द्र अधिकारीजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झाउँदै मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परुन् नमस्कार शुभरात्री so